Fala. दुखी भानम मुरली देव समाजबाट लोप हुन लागिसकेको सुनिमाया गीतपछि अब हामी दुई हजार चालिसको दशकतिर यस इस्मा क्षेत्रमा अत्यन्तै चर्चित लोक भाका माया हो भन्ने र अर्को चाहिने पातै फरर भन्ने गीत यहाँका यी दुर्गाबहादुर गन्धर्व अनि यहाँ बस्नुभएका दिदी बहिनीहरूबाट सुन्न चाहन्छौ कृपया सुनाइदिनुहोस् ल सुरु गर्नुहोस् मा माया गाइदियो गिरा भेट माया तपाईँहरूको वैस उमेर पक्कै पनि यो गीत कोट मन्दिरमा जाँदा राम रमितामा जाँदा पक्कै पनि गाउनुहुन्थ्यो होला नि होइन कहिले कसो गाइयो होला सम्झना त आयो नि हजुर कहिले कहिले कदम त गाइयो माया भयो 啊！对。 आयो माया भन्दा त्यसो हजार चालिसको दशकतिर अत्यन्तै चर्चामा आएको यो माया हो भन्ने गीतसँगै अब हामी पातै फरर भन्ने गीत यहाँहरूबाट सुनाउन चाहन्छौँ मनको फिरिबा पातै जान्छु दाइ सारङ्गे